प्रधानमन्त्रीका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मात्रै उम्मेद्वारी भोलि मतदान हुने संघीय गठबन्धन भने प्रचण्डसँग सशंकित आज रातिदेखि लागू हुने गरे पेट्रोल डिजेल र ग्यासको मूल्य घट्यो पेट्रोल अब प्रति लिटर सन्तानब्बे रुपियाँमा मात्रै पाइने रुसमै पुगेर हमला गर्ने अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइइएसको धम्की जेहादीलाई पनि हमलाका लागि तयार रहन अपील र अखिल नेकपा नेपाल फुटबल संघको कार्य समिति बैठक साउन बत्तीस गते सर्वसाधारण सभा र अध्यक्षको निर्वाचन मिति तोक्ने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म वीरेन्द्र खबर अब विस्तारमा प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मात्रै उम्मेद्वारी परेको छ प्रधानमन्त्रीको उम्मेद्वार दत्ताका लागि आज बिहान एघार बजेदेखि चार बजेसम्मको समय तोकिएको थियो तर प्रचण्डको मात्र उम्मेद्वारी परेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिनुभयो प्रचण्डले बिहान एघार बजे र पच्चीस मिनटमा समर्थक दलका नेताहरूसहित उम्मेद्वारी दर्ता गरेका थिए उनको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देव छन् भने समर्थकमा कृष्ण बहादुर महरा उपेन्द्र यादव सहितका नेताहरू छन् अघिल्लो दिनसम्म अहिले सरकारको नेतृत्व गरिरहेको एमालेको पनि उम्मेद्वारी दिने तयारी गरेको थियो तर आज बिहान बसेको एमाले स्थायी कमिटिको बैठकले उम्मेद्वारी नदिने र विपक्षमा मतदान गर्ने निर्णय गरेको छ एक्लो उम्मेद्वार भए पनि माओवादी अध्यक्ष प्रचण्ड सर्वसम्मत प्रधानमन्त्री बन्ने छैनन् संसदको नियमावली अनुसार मतदान प्रक्रियामा लैजानुपर्छ गर्नुपर्छ बुधबार बिहान एघार बजेको संसद बैठकमा प्रधानमन्त्री पदको निर्वाचन हुनेछ र प्रचण्डको उम्मेद्वारी प्रस्तुत भएपछि पक्ष विपक्षमा मतदान हुनेछ संसदमा अहिले पाँच सय पञ्चानब्बे सांसद छन् र प्रधानमन्त्रीमा निर्वाचित हुन दुई सय अठासी मत आवश्यक पर्छ अहिलेसम्मको अवस्था हेर्दा प्रचण्डको पक्षमा तीन सय छैसठी जनाभन्दा बढी सांसद देखिएका छन् उनको विपक्षीमा संसदको दोस्रो ठूलो दल एमाले सहित केही साना दल छन् संसदको चौथो ठूलो दल राप्रपा नेपाल भने प्रचण्डलाई मत दिने नदिने भन्ने निर्णय गर्न बाँकी छ आज दिनभरको वार्तापछि सरकार गठनको तयारीमा रहेको नेपाली कांग्रेस माओवादी र मधेसी मोर्चा सहितको संघीय गठबन्धनबीच असहमतिमा हस्ताक्षर हुन सकेन नेताहरूका अनुसार वार्ताका क्रममा तीनवटा सहमतिको मस्यौदा समेत बनाइएको थियो तर सहमति नभएपछि भोलि हुने प्रधानमन्त्री चुनावमा मधेसी मोर्चाले कांग्रेस माओवादीका प्रधानमन्त्री उम्मेद्वार प्रचण्डलाई मत दिने नदिने अन्यल भएको छ यद्यपि प्रचण्डको उम्मेद्वारीमा मधेसी मोर्चाका तीन नेता आफै समर्थक बसेका छनृ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ निगमले आज राति बाह्र बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल मट्टितेल र एलपीजी ग्यासको मूल्य घटाएको हो नयाँ मूल्य अनुसार पेट्रोल अब प्रति लिटर सन्तानब्बे रुपियाँ पाइनेछ यसअघि उनान्सय रुपियाँ लिटरको पेट्रोलको दुई रुपियाँ मूल्य घटाएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए यस्तै डिजेल र मट्टितेल लिटरमा दुई रूपियाँ सस्तो भएर प्रति लिटर त्रिहत्तर रूपियाँ कायम भएको छ यसअघि डिजेल र मट्टितेल प्रति लिटर पचहत्तर रूपियाँमा पाइन्थ्यो एलपीजी ग्यासको मूल्य पनि प्रति सिलिण्डर पच्चिस रुपियाँ सस्तिएको छ यसअघि चौध सय रूपियाँ प्रति सिलिण्डरमा पाइने ग्यास अब तेह्र सय पचहत्तर रुपियाँमै पाइने प्रवक्ता घिमिरे बताए अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरेसनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो ग्रेटर नेपाल राष्ट्रवादी महामोर्चाका अध्यक्ष फणिन्द्र नेपालले चीनका राष्ट्रपति प्रमुख सल्लाहकार ली सिक्वाङ नेपालका लागि चीनका पूर्व राजदूत ली त प्याओ तथा चीनिया कम्युनिष्ट पार्टी स्टेट काउन्सिलका पदाधिकारीलाई ग्रेटर नेपालको नक्सा उपलब्ध गराएका छन् ग्रेटर नेपालबारे जानकारी दिन दोस्रो पटक चीन स्थित गुडविल च्यारिटीको निमन्त्रणामा बेजिङ र छेङदुको दस दिने भ्रमण सकेर आएका मोर्चाका अध्यक्ष नेपालले आफ्नो भ्रमण उपलब्धिपूर्ण भएको बताए चिनिया राष्ट्रपतिका प्रमुख सल्लाहकार ली सिक्वाङसँग उनले दक्षिणी चिनिया समुद्रका टापुमाथिको विवाद अरूणाञ्चल प्रदेश र ग्रेटर नेपालबारे गम्भीर छलफल गरेका थिए उनले नेपालका लागि चिनिया पूर्व राजदूत ली त्यापोसँग भेटघाट गरी ग्रेटर नेपालको नक्सा उपलब्ध गराएपछि उनले ग्रेटर नेपालको विषय आकर्षक र गम्भीर रहेको बताउँदै भारतसँग चीनको लामो सीमा विवाद रहेको र समान प्रकृतिका यस्ता मुद्दा चीन र नेपालले सहकारी गरेर अगाडि बढ्नुपर्ने बताएको मोर्चाका अध्यक्ष नेपालले जानकारी दिए यसै गरी अध्यक्ष नेपालले चीनको सिचुवान विश्वविद्यालय अन्तर्गत दक्षिण एसियाली अध्ययन संस्थाका कार्यकारी डिन तथा दक्षिण एसियाली अनुसन्धान केन्द्रका निर्देशक प्रोफेसर ली ताओ तथा दक्षिण एसियाली अध्ययन संस्थान अन्तर्गत नेपाल अध्ययन केन्द्रका निर्देशक हङ जोङदोसँग पनि भेट गरी ग्रेटर नेपालको नक्सा उपलब्ध गराएका थिए नेकपा माओवादी केन्द्र डडेलधुराको जिल्ला संयोजकमा मानसिंह माल क्रान्ति चयन हुनुभएको छ आज जिल्ला सदरमुकाम डडेलधुरामा सम्पन्न तीनवटा पार्टी बीचको एकता भेलाले आगामी चौथो जिल्ला सम्मेलनमा आयोजनाका लागि मालको संयोजकत्वमा दुई सय उनासी सदस्य सदस्यीय समिति गठन गरेको छ नेकपा माओवादीबाट टुक्रिएका मातृका र बादल समूहको एकीकृत नेकपा माओवादीसँग पार्टी एकता पश्चात नेकपा माओवादी केन्द्रको जिल्लामा भएको भेलाले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पार्टीभित्रका प्रभावशाली नेता माललाई जिल्ला संयोजकमा चयन गरेको हो कमिटि गठनसँगै उनान्से सदस्यीय सचिवालय र पैतिस सदस्यीय कार्य समिति चयन गरेको जनाइएको छ जिल्ला भेलामा पोलिट ब्युरो सदस्य वीरभान चौधरी पर्वत लेप बहादुर चौधरी सिंहराज र रेणीचन्द्र उपस्थित रहनु भएको थियो आगामी कार्तिकमा चौथो जिल्ला सम्मेलन गरिने नवनिर्वाचित संयोजक मालले बताउनु भएको छ अब देश बाहिरको खबर अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट आइएएस समर्थित लडाकुले रुसलाई चेतावनी दिएका छन् एक भिडियो सन्देश मार्फत रुसलाई चेतावनी दिँदै भनिएको छ अब तिमीहरूको पालो आएको छ हामी रुसमै आएर हमला गर्छौ करिब नौ मिनट लामो भिडियोमा जेहादीलाई पनि हमलाका लागि तयार रहन अपिल गरिएको छ आइईएसले भने सो भिडियोका बारेमा केही टिप्पणी गरेको छैन तर विगतमा आइईएसले जारी गरेकै शैलीमा भिडियो सार्वजनिक गरिएका कारण सो भिडियो आइईएसकै संलग्नतामा तयार पारिएको अनुमान गरिएको छ केही अघि यस्तै धम्की आइईएसले युरोपिय मुलुकलाई दिएको थियो भिडियो भिडियोमा रुसी राष्ट्रपति भ्यादिमिर पुटिनलाई सम्बोधन गर्दै भनेको छ हामी चाँडै रुसमा आउँदैछौ तिमीहरूलाई तिमीहरूकै घरमा हमला गर्छौ सिरियामा अब रुसी लडाकु विमानले हमला गर्दै आएको सन्दर्भमा ले बदला स्वरूप रुसमाथि हमला गर्ने योजना बनाएको अनुमान गरिएको छ र अब एउटा खेल खबर अखिल नेपाल फुटबल संघ एन्फाको कार्य समिति बैठक यही साउन बत्तीस गतेलाई डाकिएको छ आज एन्फा कम्प्लेक्स बाटोमा बसेको उपलब्ध पदाधिकारी बैठकले चौध दिने म्याद राखेर बत्तीस गते कार्य समिति बैठक बोलाएको हो एन्फा कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले साधारण सभाको मिति निर्धारण र अध्यक्षको चुनावको एजेण्डा राखेर कार्यसमिति बैठक बोलाएको जनाएका छन् एन्फामा गणेश थापाको बहिर्गमनपछि अध्यक्षको चुनाव हुन सकेको छैन पुनर्वहारी भएका एन्फाका चार पदाधिकारीले भने साधारण सभाको माग गर्दै आएका थिए साधारण सभा गर्न बाटो खुलेको भन्दै पुनर्वहाली भएका उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फा एन्फाको निर्णयको स्वागत गरेका छन् यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ जाँदा जाँदै प्रमुख समाचारका शीर्षक पुनः पटक प्रधानमन्त्रीका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मात्रै उम्मेदवारी भोलि मतदान हुने संघीय गठबन्धन भने प्रचण्डसँग सशंकित आज रातिदेखि लागू हुने गरी पेट्रोल डिजेल र ग्यासको मूल्य घट्यो पेट्रोल अब प्रति लिटर सन्तानब्बे रुपियाँमा पाइने रुसमै पुगेर हमला गर्न अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएएसको धम्की जेहादीलाई पनि हमलाको लागि तयार रहन अपिल र अखिल नेपाल फुटबल संघको कार्य समिति बैठक साउन बत्तीस गते साधारण सभा र अध्यक्षको निर्वाचन मिति तोक्ने अवस्था समाचार श्रवण गर्नुभएकोमा तपाईँ